सानी भेरी गुंजी लो अपने घर गाँव लुके कारा छिपे का तथ्य सब खोल गीत सँगै समाचार सत्य कुरा बोल हजुर सत्य कुरा बोल रेडियो सानी एफ एम एक सय थोप्लो आठ मेगा एफ एम उन्नबे थोप्लो दुई मेगा नमस्कार अन्तर्क्रियामुखी कार्यक्रम आजका कुराको आजको अङ्कमा तपाईँलाई तपाईँ श्रोतालाई हार्दिक स्वागत छ कार्यक्रम लिएर उपस्थित भएका छौँ प्राविधिक मित्र खिमानन्द शर्मा र म मनिष खड्का यो कार्यक्रम राजनैतिक आर्थिक सामाजिक तथा सांस्कृतिक हिसाबले पछाडि पारिएका विभिन्न जाति क्षेत्र लिङ्ग र समुदायका आवाजलाई राज्यको नीति निर्माण तहसम्म पुर्याउने र समाजमा विद्यमान समस्यालाई हल गर्न रचनात्मक सहयोग पुर्याउने उद्देश्यले रेडियो सानीभेरीले तयार पारेको हो यो कार्यक्रम साताको आइतबार मंगलबार बिहिबार र शुक्रबार बिहान साढे आठ बजे बजेदेखि नौ बजीसम्म रेडियो सानी भेरी सय थोप्लो आठ र उनानब्बे थोप्लो दुई मेगा हर्ज तथा रेडियो सानोभेरी डट कम मार्फत संसारभर एकैसाथ प्रसारण हुने गर्दछ श्रोता गत वैशाख बाह्र गते शनिबार देशमा आएको महाभूकम्पका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ भूकम्प पीडितहरूका लागि देश तथा विदेशबाट राहत संकलन कार्य जारी रहेको छ भने सरकारले पनि भूकम्प पीडितहरूलाई राहत पुननिर्माण र पुनस्थापनाका लागि विशेष संकल्प तयार पारेको छ प्रमुख प्रतिपक्षी दलको हैसियतले एकीकृत नेकपा माओवादीले भूकम्प पीडितलाई उचित राहत उद्धार पुनस्थापनाको माग गर्दै पुननिर्माणको कामलाई तत्काल अगाडि बढाउन माग गरिरहेको छ भूकम्पपछि देशको तेस्रो ठूलो पार्टी एकीकृत नेकपा माओवादीले के गरिरहेको छ आज हामी पार्टीका स्थायी समिति सदस्य तथा पार्टीको तर्फबाट गठन गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक जनार्दन शर्मा प्रभाकरसँग कुराकानी गर्दैछौँ नेता प्रभाकर अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ प्रभाकरज्यू स्वागत छ कार्यक्रम आजका कुरामा धन्यवाद गत वैशाख बाह्र गते आएको महाभूकम्पले देशमा ठुलो क्षति पुर्याएको छ यो अकल्पनीय क्षतिलाई एकीकृत नेकपा माओवादीले कसरी हेरेको छ अनि यो त अब जुन विनाशकारी भूकम्प आयो विनाशकारी भूकम्पले एउटा ठुलो धापट हामीलाई दिएको छ र ठुलो जनधनको क्षति भएको छ यो हामीलाई थाहा छँदैछ यसलाई एउटा त्रासीपूर्ण एउटा घटनाको रूपमा यो रहेको छ र ठुलो जो क्षति भएको छ यो क्षतिको लाको सामना गर्दै जनगणको जो क्षति भएको छ त्यति बेला जनताको जीवनको जिउँदाको सुरक्षा गर्ने गासवासको व्यवस्था गर्ने पुनर्निर्माण गर्ने एउटा चुनौती हाम्रो अगाडि सामु छ यो एउटा प्राकृतिक प्रकोपलाई एउटा चुनौतीको रूपमा स्वीकार गर्दै यसलाई अवसरमा बदल्ने ढङ्गले अगाडि जानुपर्छ र यति बेला मतलब जुन विपत्तिमा हामी छौँ सिङ्गो राष्ट्रलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्छ र सबैले एउटा स्वयंसेवी भाग भावनाले काममा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ हामीले यसलाई हेरिराखेका छौँ र सो अनुसारको योजनामा अगाडि बढिराखेका छौँ अब भूकम्पले देशमाथि ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ नेपालका राजनैतिक पार्टीहरू उद्धार राहत तथा पुनस्थापना एक भएर लाग्नुपर्ने हो त्यो त्यति अलि प्रभावकारी एक भएको जस्तो देखिँदैन नि बिल्कुल राजनैतिक पार्टीहरू भूकम्पले जो क्षति पुर्यायो सबभन्दा पहिले स्थानीय स्तरबाट राजनीतिक पार्टीहरू नै उद्धार र राहतमा लागेको कुरा त स्पष्ट छ सबभन्दा पहिले कोही लाग्यो भने राजनीतिक पार्टी लाग्यो त्यसपछि कर्मश सर राज्यको संयन्त्र अनि त्यहाँ गइपुग्यो राज्यको संयन्त्रसँग जोडिएर राजनीतिक पार्टीहरू आफ्नो उद्धार राहत कार्यमा लागिरहेको स्थिति छ र अहिले यो बिचमा संसद बोलाउने एउटा आह्वान हामीले गऱ्यौँ हाम्रो दलको तर्फबाट र अहिले संसद बोलाएर संसदमा हामीले सङ्कल्प प्रस्तावमा एकताबद्ध भएर छलफल गरिरहेका छौँ र सङ्कल्प प्रस्ताव आज र भोलिसम्म हामी पारित गरेर सिङ्गो देशलाई एकताबद्ध गरेर अब नव नवनिर्माणको अभियानमा राहत र उद्धारको अभियानमा राजनैतिक पार्टीहरू सबै एकताबद्ध भएर अगाडि लाग्ने हामीले सङ्कल्प गरिरहेका छौँ अब यति ठुलो क्षति भयो पीडितको उद्धार राहत पुनस्थापना र भौतिक संरचना त्यसै पुनर्निर्माणको कुरा छ अब यसमा तपाईँको पार्टीको योजना के छ केही सोच्नु भएको छ होला नि हाम्रो पार्टीले मुख्य कुरा त पहिलो त सरकारलाई सरकारलाई कसरी योजनाबद्ध रूपले अगाडि जाने भन्ने कुरामा एउटा स्पष्ट आफ्नो धारणा राखेको छ कि सरकारले परम्परागत ढङ्गले होइन नयाँ ढङ्गले नयाँ संरचना बनाएर नयाँ योजनाबद्ध ढङ्गले अगाडि जानुपर्छ र सबै विदेशबाट आउने राहतहरूलाई केन्द्रीकृत गरेर जनताको हातसम्म पुग्ने खालका संयन्त्रहरू केन्द्रीय स्तरमा जिल्ला स्तरमा गाविस र वडा स्तरमा संयन्त्रहरू बनाएर त्यसलाई व्यवस्थित गर्नुपर्छ र सिङ्गो युवा शक्ति र जनशक्तिलाई परिचालन गर्ने भोलिन्टियरको रूपमा परिचालन गर्ने एउटा सरकारले नीति बनाउनुपर्छ र त्यसपछि अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त भएका सहयोगहरूलाई सही ढङ्गले सदुपयोग गर्नुपर्छ र देश कमजोर भएको बेलामा अहिले हामीमाथि एउटा ठुलो प्राकृतिक प्रहार भइरहेको बेलामा यति बेला चलखेल गर्ने हाम्रो राष्ट्रियता कमजोर हुने र र देशलाई परनिर्भर बनाउने खालका गतिविधि हुन सक्छन् त्यतातिर पनि सचेत भएर बलियो राज्य बलियो देखिएर त्यसलाई अगाडि बढाउनुपर्छ र मूल कुरा अबको जनताको अहिलेको समस्या भनेको के हो भने अब तत्कालीन अस्थायी आवासको समस्या पाल र त्रिपालले पुग्दैन अस्थायी आवास बनाउने दिशातिर तुरन्त अब एक डेढ दुई महिनाभित्रै हामीले चाहिँ एक महिनाभित्रै डेढ महिनाभित्र यो कामलाई सम्पन्न गर्ने गरी योजनाबद्ध ढङ्गले जनतालाई चिनहरू दिने पाँचदेखि दस लाखसम्म घर भत्किएकोलाई क्षतिपूर्ति दिने डेरा आवासमा बसेका र उनीहरूको घर नभए पनि डेरामा बसेर सबै क्षति भएकाहरूलाई उनीहरूलाई समेत राहत उपलब्ध गराउने क्षतिपूर्ति दिने र घाइतेहरूलाई अपाङ्ग जो अपाङ्गताको स्थितिमा हुनुहुन्छ उहाँहरूलाई एक लाख रुपियाँसम्म दिने प्रत्येक मृतकलाई तिन लाख रुपियाँ दिने यो ढङ्गले जानुपर्छ भनेर हामीले आह्वान गरेका छौँ माग गरेका छौँ सोही अनुरूपको सैद्धान्तिक छलफल अहिले सङ्कल्प प्रस्ताव मार्फत भइरहेको छ ठोसमा सरकारले नीति बनाएर जानुपर्छ अब ठोस नीति नबनाएर हुँदैन भन्ने एउटा पाटो छ भने दोस्रो पाटोमा अबको नवनिर्माणको लागि अथवा पुनर्निर्माणलाई नवनिर्माणको रूपमा अगाडि बढाउनुपर्छ नवनिर्माणको लागि एउटा त्यस्तो खालको प्राधिकरण या आयोग बनाएर अगाडि जानुपर्छ यसको लागि आवश्यक कानुन अहिले जरुरी छ भने कानुन एक्ट बनाएर पनि जानुपर्छ र सबै पार्टी संविधान सभामा भएका पार्टी मात्र होइन बाहिर भएका पार्टीहरूलाई सबै साथमा लिएर एउटा बलियो संयन्त्रका साथ राष्ट्रलाई एकताबद्ध भएर जानुपर्छ भन्ने अभियान हामी लागेका छौँ त्यो दोस्रो कुरा तेस्रो कुरा हाम्रो पार्टीको तर्फबाट हामी पाँच हजार भोलिन्टियर परिचालन गर्ने योजनामा बनाएको छौँ अहिले अब हरेक खेती भएका जिल्लाहरूबाट सिङ्गो पार्टी चाहिँ खेतीमा छ र लागि पनि राखेको छ बाँकी हामीले देशैभरिका जिल्लाहरूबाट क्रमशः होइन रोटेसनमा टिमहरू मिला मतलब बोलाउँदै पाँच हजार भोलिन्टियर भोलिन्टियर परिचालन गरेर जनताको अहिलेका राहत उद्धारहरूलाई मद्दत गर्ने र पुनर्निर्माण र अहिलेको आवास निर्माणमा मद्दत पुर्याउने गरी जनशक्तिको परिचालन गरेर हामी अगाडि बढिरहेका छौँ अहिले पनि थुप्रै देशका विभिन्न भागहरूबाट क्षतिग्रस्त ठाउँमा हाम्रा कमेडहरू चिनबद्ध रूपमा हाम्रा स्वयंसेवकहरू त्यहाँ पुग्नु भएको छ र काम अगाडि बढेको छ अब तपाईँ पार्टीले गठन गरेको स्वयंसेवक परिचालन समितिको संयोजक पनि हुनुहुन्छ तत्काल उद्धार टोली परिचालन गर्नुपर्ने हो तपाईँको तर्फबाट परिचालन स्वयंसेवकहरू परिचालन गर्न ढिलाइ भएको जस्तो देखिन्छ केही जिल्लाले भर्खर मात्र तयारी गरिरहेको देखिन्छ नि अब त्यो अब टाढाका जिल्लाहरूको हकमा स्वाभाविक रूपमा त्यहाँबाट तयारी र आउने आत्मनिर्भर भएर आउनुपर्ने छ किनभने त्यहाँ गएर खाने बस्ने बास पनि त्यहाँ हुँदैन बास समेत आफ्नो बनाएर सत्ता कपडा अथवा ओछ्याउने सहित आफ्नो सबै सहित आउने कुरा भएन त्यो तयारीमा कतिपय जिल्लामा ढिला भए पनि वरिपरिका सबै जिल्लाहरूबाट सबै केन्द्रित भइरहेको छ र हामीले राहतमा त उद्धारमा त उसै दिन भूकम्प गएको गएको घन्टापछि नै हामी मतलब त्यो वरिपरि भएका नजिक भएका मान्छेहरू हामी लागिरहेका छौँ र कर्मश अबको आवास व्यवस्थापन र पुगिएका सामानहरू उकास्नको लागि हाम्रो क्षमताले भ्यासम्म हाम्रो आम जनशक्ति परिचालन गर्ने कुरामा लागिरहेको छ र परिचालन भइरहेको छ जनशक्ति कहिलेसम्म परिचालन भइसक्छ यो के अरे यो कार्य कमसेकम असार महिनासम्म असार मसान्तसम्म पानी ठुलो नपर्दासम्म होइन र यो अस्थायी बसोबास पूर्ण रूपले नभएसम्म परिचालन भइराख्नेछ अब मनसुन सुरु हुने बेला पनि भएको छ अनि धेरै पीडितहरू पालमुनि बसिराखेको देखिन्छ यस्तो अवस्थामा अब तपाईँहरूले तत्काल गरेर तत्काल आफ्ना स्वयंसेवकको परिचालन गरेर ती स्वयंसेवकहरूले चाहिँ के के काम गर्ने हुन् खासमा उनले दुईवटा काम गर्छ अहिले पुरिएका सामानहरू उकास्ने र अस्थायी बसोबास पाल होइन अब अलिकति सहराहरू बनाएर अस्थायी खालका विभिन्न मोडेलहरू पनि बनाएर राखेका छन् नमुनाहरू पनि बनिरहेका छन् त्यसमध्येको उपयुक्त नमुनालाई लिएर अहिले टिन लगायतका टिनहरूको प्रयोग गर्दै बसोबासहरू बनाउने कुरामा लाग्ने मुख्य कुराहरू हुन्छ दुईवटा सामानहरू उकास्ने र अवरुद्ध चिजहरूलाई खोल्ने र आवासको व्यवस्था गर्ने कुरामा मुख्य रूपले हामी लाग्ने आवासको व्यवस्थाको कुरा गर्नुभयो यो सरकारले उपलब्ध गराएको सामग्रीलाई प्रयोग प्रयोग गरेर आवासको व्यवस्था गर्ने हो कि तपाईँ पार्टीकै तर्फबाट आफ्नै तर्फले चाहिँ त्यो सामग्रीहरू व्यवस्था गर्नुहुन्छ अब पार्टीको तर्फबाट सिङ्गो सबै गर्न सकिँदैन हामीले केही केही नमुनाहरू पार्टीको तर्फबाट पनि हामी तयार गर्नेछौँ र बाँकी कुरा सरकारले दिने मतलब सरकारबाट राहतको लागि पनि हामी लागिरहेका छौँ त्यो उपलब्ध राहत उपलब्ध गराउँदै त्यसमा गएर हामी त्यो अनुसारको त्यहाँ श्रममा जोडिएर मद्दत गर्ने कुरा पनि र प्राविधिक रूपले मद्दत गर्ने इन्जिनियरहरू परिचालन गर्ने लगायतका अरू प्राविधिक प्राविधिक शक्ति शक्ति र अब आम जनशक्ति पनि प्रयोग गरेर हामी त्यसलाई मद्दत गर्ने काममा लाग्नेछौँ लागिरहेको यहाँले अगाडि पनि कुरा उठाउनुभयो घरबार विहीन परिवारलाई दस लाख र मृतकका परिवारलाई तिन लाख दिन तपाईँको पार्टीले माग गरेको छ सरकारसँग सरकारले के प्रतिक्रिया दिएको छ यसमा सरकारले गराउला भन्ने विश्वास छ तपाईँलाई त्यो उपलब्ध आफ्नो तर्फबाट त घर क्षति भएकालाई दुई लाख भनेको छ त्यसले पुग्दैन किन पुग्दैन हामीले भनेको कुरा के हो भन्दाखेरि पाँचदेखि दस लाख भनेका छौँ पाँचदेखि दस लाख भन्नुको अर्थ के हो भन्दाखेरि अहिले घर घर छैन अनाज छैन लट्टा छैन होइन शुल्क विद्यार्थी किताबहरू छैनन् कलमहरू छैन के पनि छैन त्यस कारणले अहिले त्यो पैसाले तत्काल उसले एउटा बर्खालाई कटाउनको लागि एक दुई वर्षको लागि आवास बनाउने हो त्यसपछि उसले त्यो अनाज अर्को नफल्दासम्म खेती नलगाउँदासम्म उसले त्यसबाट के अरे खाने पनि हो बिरामी पर्दा उपचार गर्ने पनि हो विद्यार्थीलाई स्कुल पठाउने लत्ता कपडा किन्ने पनि हो र सँगसँगै खेतीपाती बस गाई वस्तु खेती छैन त्यसको लागि पनि आवश्यक त्यो पनि चाहिन्छ किसानलाई त्यसको पनि कुरा गर्ने हो यतातिर र सहरतिर पनि मतलब डेरामा बसेका अहिले बसेकालाई बसोबास र अहिलेको लागि मतलब व्यवस्था गर्नको लागि सामग्री किताब कपडा लत्ता कपडा सामग्री सबै नष्ट भएका छन् त्यसको लागि पनि क्षतिपूर्ति स्वरूप त्यसलाई तत्काल काम चल्ने भाँडाकुँडा किन्नको लागि पनि यो प्रयोग गर्ने गरी हामीले तत्कालको लागि राहत रूपमा दिनुपर्छ भनेका छौँ र र त्यसपछि स्थायी पुनर्निर्माण नवनिर्माणको अभियानमा जाने बेला त्यो अर्को ठुलो योजना बनाएर विज्ञ र विशेषज्ञहरू टिम बनाएर एउटा प्राधिकरण या आयोग बनाएर त्यो अनुसार योजनाबद्ध ढङ्गले जानुपर्छ त्यसलाई आवश्यक नीति कानुनहरू बनाउनुपर्छ भनेर हामीले यो कुरा अगाडि बढाएका छौँ सरकारले कसरी हेरेको छ कसरी हेरेको पाउनुभयो सरकारसँग कुरा भएको छ सरकारले आफूले दुई भनेको छ त्यसले पर्याप्त हुँदैन र कमसेकम एउटा अहिले पुग्ने आकलन गरेर दिनुपर्छ भन्ने कुरामा छलफल भइरहेको छ सैद्धान्तिक रूपमा त सैद्धान्तिक रूपमा सङ्कल्प प्रस्तावमा एकता नै छ र ठोस रूपमा राहत दिने कुरामा अब स्रोतहरू जुटाउने कुरामा सम एकताबद्ध भएर लाग्ने भन्ने कुरा नै भइरहेको छ यसको मतलब सरकारले बढाउने सङ्केत दिएको छ त्यो राहत जुन अहिले बढाउनै पर्छ अनि अब राहत वितरणमा पनि विभेद भयो पहुँच र शक्तिको भरमा राहत वितरण गरियो भन्ने धेरै समस्याहरू गुनासाहरू आइरहेका छन् वास्तविक पीडितसम्म राहत पुग्न नसकेको भन्ने गुनासाहरू पनि छन् राहत वितरणलाई प्रभावकारी बनाउन तपाईँको पनि पहल नपुगेको भन्न मिल्छ अब अवश्य पनि पहुँचका आधारमा नै भएको छ र त्यसलाई समानुपातिक ढङ्गले जहाँ बढी क्षति भयो त्यहाँ प्राथमिकता दिएर जाने कुराहरू भन्दा पनि यसो प्रचारमुखी होइन यसो फोटो खिच्नका लागि प्रचारमुखी राहत वितरणहरू पनि धेरै मात्रामा भएका छन् यथार्थमा मतलब वास्तविक राहतमा थोरै र प्रचारमा धेरै मतलब भइरहेको स्थिति पनि छ त्यस कारणले यसलाई प्रचारको कुरा हेरेर मानवीय संवेदनाको हिसाबले हेरेर कहाँ क्षति भएको छ कहाँ समस्या छ त्यहाँ त्यहाँ पुग्ने हो त्यहाँ राजनैतिक रूपले अथवा अरू कुनै हिसाबले विभेद गर्ने कुरा होइन विभेद भएको चाहिँ यो हुनुहुँदैन भनेर हामीले जोरदार सम्बन्धमा कुराहरू पनि राखेका छौँ र त्यसलाई सुधार गर्ने एकीकृत प्रणालीद्वारा लैजाने तलको संयन्त्रहरू मार्फत त्यसलाई परिचालन गर्ने गरी यो कुरालाई सुधार गर्दै अगाडि लैजाने र त्यस्तो हुन नदिनको लागि हामीले सशक्त आवाज उठाएका छौँ र हाम्रो तर्फबाट हाम्रो तर्फबाट हामीसँग भएका हामीले सक्ने हामीले स्रोत जुटाउन सक्ने कुराहरू हामीले तत्काल तत्काल ती ठाउँहरूमा गएर गरेका छौँ मानव उद्धार गर्नेदेखि लिएर राहत पुर्याउने कामहरू हामीले गरेका छौँ तर स्रोत साधन स्रोतको हिसाबले राज्यबाट गर्नुपर्ने एकीकृतमा गर्नुपर्ने कुरा अलग पार्टीले एक्लै गर्न पुष्टि गर्न सक्ने कुरा होइन तर पनि हामीले आफ्नो ठाउँबाट सक्ने कुराहरू सामान्य रूपमा हामीले गरेका छौँ र मुख्य कुरा राज्यको समग्र समग्र संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कुरा नै मुख्य कुरा हो सेना प्रहरी कर्मचारी राजनीतिक पार्टी सबै मतलब परिचालित भइरहेको स्थिति छ त्यस हामी पनि त्यसमा सहभागी भएर अगाडि गएका छौँ अब राहत प्रभावकारी रूपमा सन्तुलित रूपमा वितरण गर्न सरकारको पनि एउटा भूमिका होला तपाईँले अगाडि कुरा उठाउनुभयो एउटा चाउचाउको प्याकेट लिएर सामाजिक सञ्जालमा फोटा खिचेर राखेर राहत वितरण गरौँ भन्ने सङ्घ संस्थाहरू व्यक्तिहरू पनि धेरै छन् त्यस्ता व्यक्तिहरू त्यस्ता सङ्घ संस्थाहरूलाई तपाईँको पार्टीले चाहिँ के कारवाही गर्न सक्छ कि सक्दैन हाम्रो पार्टीले कारवाही गर्न मिल्दैन अब त्यसको समग्रमा मूल्याङ्कन हुनेछ अहिले जतातिर भन्दा पनि मुख्य गरी यो अहिलेको विपत्तिमा कसले कति साथ दियो कसले कति योगदान गर्यो कसले कति मतलब सही ढङ्गले अगाडि बढ्यो भन्ने कुराको सही मूल्याङ्कन गरौँला एउटा बेलामा मूल्याङ्कन गरौँला अहिले राहतमै जान लागिरहेको सन्दर्भ छ कतिपय ठाउँमा यति बेला व्यापारीहरूले तस्करी गर्ने सामानहरू बजार छल्ने र प्रातको नाममा ल्याउने कामहरू पनि भएको भन्ने कुरा नै आएका छन् तिनलाई कारवाही गर्नको लागि पनि हामीले सरकारलाई सरकारलाई त्यो कुरा माग गरेका छौँ र यस्तोमा भ्रष्टाचार गर्नेहरूलाई पनि कारवाही गर्ने कुरा हामीले विशेष ढङ्गले हेरेका छौँ त्यसको वाच पनि गरिरहेका छौँ त्यसलाई अवश्य पनि कारवाही गर्नुपर्दछ र सार्वजनिक संस्थानहरू जो कब्जा बनाएर नाफा मात्रै खाने संस्थाहरूलाई पनि विशेष ढङ्गले हेर्नुपर्छ तिनीहरूलाई पनि निश्चित र कारवाहीहरू गर्नुपर्छ र र र र अहिले कारवाही भन्नु त्यसलाई मूल्याङ्कन गरेर त्यसलाई समीक्षा गरेर गर्नुपर्दछ तर अहिलेको कुरा के हो भने अहिलेको कुरा अहिलेको कुरा के हो भने हामी राहत र उद्धारमा नै पहिला लाग्नुपर्ने र त्यस्ता विकृतिहरूलाई रोक्नुपर्ने आवश्यकता छ पार्टीले कारवाही भन्दा नि सरकारमा हामी त्यसको माग गरिरहेका छौँ अब हामी अलिकति रुकुमको कुरा पनि उठाउँ तपाईँ रुकुम क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि पनि हो रुकुममा पनि भूकम्पले क्षति पुर्याएको छ क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणमा तपाईँले केही योजना बनाउनु भएको छ होला नि अब रुकुममा भुइँचालो गए गएकै एक घन्टा डेढ दुई घन्टा पछि मैले फोन गरेको छु त्यहाँको जिल्ला प्रमुख अधिकारीजीलाई फोन गरेर त्यहाँको स्थिति के छ कसो छ भनेर मैले बुझेको थिएँ र दिनदिनै मैले फोन सम्पर्कमा छु र त्यहाँको रिपोर्टहरू लिइरहेको छु त्यहाँका मतलब करिब करिब सत्तरीभन्दा बढी घरहरू ध्वस्त भएका अरू केही सय घरहरू चर्किएका केही गाईबस्तुहरूको मतलब मरेका र एकजना मतलब सकमा एकजना हाम्रो बुढा एकजना बुढा मान्छेको मृत्यु भएका लगायत का खबरहरू थाहा छैन त्यो अनुसार राहत र उद्धार उद्धारका सामग्रीहरू पनि त्यहाँ तत्काल उपलब्ध गराइएको कुरा मैले रिपोर्टमा प्राप्त भएको छु अब ती घर क्षति भएकाहरूलाई आवश्यक क्षतिपूर्तिको कुरा र सहर बस्न मिल्ने र नमिल्ने घरहरूको मूल्याङ्कन गरेर त्यसलाई मर्मत सुधार गर्नका लागि आवश्यक सरकारबाट त्यो राहत उपलब्ध गराउने कुरामा हामीले यहाँ त्यो कुरालाई राखिराखेका छौँ र त्यो छिटोभन्दा छिटो त्यहाँ उहाँहरूलाई प्राप्त हुने गर्छ विद्यालयहरू पनि क्षति भएको मैले कुरा सुनेको छु विद्यालय खानेपानी लगायतका क्षति भएका छन् त्यसलाई तत्काल मर्मत गर्ने र पठन पाठलाई सहज बनाउने गरी लाग्नको लागि सरकारसँग माग भएको छ र त्यो अनुसारको बजेट विनियोजन गरेर हामी त्यहाँ पठाउनेछौँ अब जिल्लामा पनि पूर्ण रूपमा घर ध्वस्त भएर घरमा बस्न नमिल्ने गरी प्रभावित भएका पीडितहरू छन् अब तीलाई पुनस्थापना गर्नको निम्ति पुनर्निर्माणको योजनालाई पनि अगाडि बढाउनु पर्ने होला सँगसँगै त्यसको निम्ति अब तपाईँको तर्फबाट यहाँको प्रत्यक्ष दुई नम्बर एक नम्बरको कुरा भन्दा पनि समग्र रुकुमवासी रुकुम जो भूकम्प पीडितहरू हुनुहुन्छ उहाँहरूको पुनर् फेरि त्यही पहिलेकै अवस्थामा फर्काउन कति समय लाग्छ अब अब त्यो कुरा कसरी अगाडि बढ्छ भने सबभन्दा पहिले त त्यहाँ क्षति बेहोर्नुभएका सबै दाजुभाइ दिदीबहिनीहरूलाई म त्यसबाट नआतिन म विशेष अनुरोध गर्दछु र यो प्राकृतिक विपत्ति भएको हुनाले यसलाई हामी रोक्न सक्ने स्थिति थिएन र तत्काल जसरी बस्नु भएको छ त्यसलाई बसालाई व्यवस्थित गराउने त्यहाँ र तत्काल पुनर्निर्माणको लागि त्यसको लागि आवश्यक बजेटहरू तपाईँहरूसँग पुर्याएर त्यसलाई अगाडि बढाउने गरी हामी यहाँ लागिरहेका छौँ सिधै त्यो तपाईँहरूको हातमा आइपुग्ने गरी जिल्लाको मतलब प्रशासन मार्फत स्थानीय निकाय मार्फत तपाईँहरूको हातमा आइपुग्याउने गरी हामी यहाँ पहल गरिरहेका छौँ छिटै आइपुग्नेछ त्यसमा तपाईँहरू धैर्य धारण गरेर बस्न र सहज वातावरण बनाउने कुरामा हामी लागिरहेका छौँ त्यस कारणले यो वर्षाभन्दा अगाडि नै अस्थायी बसोबासको व्यवस्था हुनेछ त्यसपछि अलि व्यवस्थित बसोबासको लागि फेरि योजनाबद्ध ढङ्गले वर्षापछि नै हुने भावनाले त्यही अनुसार सोच्न पनि माया छ र आफ्नो तर्फबाट मैले त्यहाँको जिल्लावासीहरूमा आइपरेको समस्यालाई समाधान गर्न म त्रितापूर्व लागिरहेको कुरा पनि यहाँलाई विषय अनुरोध गर्न चाहन्छु र मुख्य कुरा अहिले त्यहाँ आएर तपाईँहरूसँग भेटघाट गर्न मैले पाइरहेको छैन कि देशमा आएको महाविपत्तिको कारणले अति क्षति भएका विभिन्न जिल्लाहरूमा जानुपर्ने र भोलिन्टियरहरू परिचालन गर्नुपर्ने पार्टीको जिम्मेवारी पनि भएको कारणले मैले तत्काल तपाईँसँग भेटघाट भेटघाट गर्न आउन नपाएको कुरा त्यसको लागि म क्षमा पनि चाहन्छु र त्योभन्दा बढी यहाँ क्षति भएका जिल्लाहरूमा टोइलेटहरू परिचालन लगायतका कामहरूमा म सहभागी भइरहेको छु र तपाईँहरूको सबै रिपोर्ट मलाई थाहा छ मलाई फोन पनि आएको छ विभिन्न ठाउँहरूबाट फोन प्रत्यक्ष पनि गर्नुभएको छ उहाँहरूले पनि गर्नुभएको छ र मैले उहाँहरूलाई पनि भनेको छु हामी छिटै अहिले वर्षाभन्दा अगाडिको तपाईँको अस्थायी बसोबास त्यसपछिको स्थायी बसोबासको लागि हामी प्रयत्नरत छौँ र हामी सरकारसँग माग गरिरहेको क्षतिपूर्ति र त्यो नीति बन्ने क्रममा छ त्यो तपाईँहरूको आइपुग्नेछ अब त्यो अस्थायी स्थायी बसोबासको कुरा आयो पहिलो चरणको राहत पनि जहाँ वास्तविक पीडितसम्म दुर्गमका पीडितसम्म जिल्लाकै सन्दर्भमा कुरा गर्दा त्यहाँ नपुग्न सकेको भन्ने गुनासाहरू आइरहेका छन् अब केही पुगिरहेको छैन हामीलाई भन्ने छ अब त्यहाँ मैले त्यहाँ प्रशासनलाई भनेर उहाँहरूले हामीले पठाएका छौँ पठाउँदैछौँ कहाँ पुगेको छैन हामी तत्काल पठाउँछौँ भनेर भन्नुभएको छ सायद आजसम्म सबै ठाउँ पुगिसक्यो होला भन्ने मलाई विश्वास छ यदि नपुगेको हो भने मैले दैनिक रिपोर्टहरू मागिरहेको छु तत्काल त्यहाँ पठाउन पनि म प्रशासनलाई विशेष ढङ्गले अनुरोध गर्नेछु अब तपाईँको पार्टीले सबै नेताहरूलाई गाउँ गाउँमा गएर क्षतिको विवरण बुझ भनेर खटाएको छ राहत उद्धारमा लाग्न निर्देशन दिएको छ यस्तो अवस्थामा तपाईँहरू रुकुम जिल्लामा आइपुग्नु भएको छैन यसलाई रुकुमेली जनताले कसरी बुझ्ने होइन होइन रुक्मिणी जिल्लाले कसरी बुझाएको छ भन्दाखेरि पार्टीको मतलब अहिले यति बेला जिम्मेवारी बढी क्षति भएको ठाउँमा जानु नै पर्दछ भन्ने कुरा रुक्मिणी जनताले बुझ्दछ किनभने रुक्मिणी जिल्ला त्याग बलिदानको इतिहासबाट अगाडि आएको जन जनता हो त्यस कारणले उसले सिन्धुपाल्चोक गोर्खा नुवाकोट धादिङ होइन रसुवा रसुवा के अरे दोलखा सिन्धुली जस्ता जिल्लाहरूमा आइपरेको विपत्तिबारे त्यहाँको जनताले नबुझेको होइन त्यहाँ भएको क्षतिको बारेमा पनि सोही अनुसार यहाँ बढी क्षति भएका जिल्लाले यसले पाउने राहत र क्षतिपूर्ति अनुसार त्यहाँ पनि पाउनुपर्छ भन्ने कुराको आवाज उठाइरहेको कुरा पनि रुक्मेली जनताले बुझेको छ त्यस कारणले यसलाई अन्यथा लिँदैन किनभने बढी क्षति भएको ठाउँमा काम गरिरहेको सन्दर्भ अन्यथा लिएको छैन लिने छैन भन्ने कुरा नै मैले बुझेको छु र त्यसको अर्थ त्यहाँ कमी हुन दिइँदैन भन्ने होइन त्यहाँ स्थानीय पार्टीलाई त्यहाँका गाविस कमिटीहरूलाई हामीले परिचालन गरेका छौँ र उहाँहरू मार्फत पनि हामीलाई त्यहाँको विवरण प्राप्त भएको छ त्यस अर्थबाट त्यसलाई त्यहाँको जनताले अन्यथा लिँदैन भन्ने विश्वासमा अब उन्नाइस सय नब्बे सालपछि नेपालमा एउटा फेरि ठुलो भूकम्प आउँछ त्योभन्दा पनि ठुलो भूकम्प आउँछ अथवा त्यही अनुपातमा भूकम्प आउँछ भनेर हल्लाहरू चल्थे कुराकानी धेरै कुराकानी हुन्थे बहस हुन्थे तर यो अवस्थामा ठ्याक्कै नब्बे सालपछिको ठुलो भूकम्प आयो र देशमा ठुलो क्षति पुर्यायो अब यसबाट नेपाली जनता राजनैतिक दल र सरकारले सिक्नुपर्ने पाठ के हुन सक्छ मुख्य कुरा सरकार राजनीतिक पार्टी र आम जनताले सिक्नुपर्ने पाठ के हो भने हामी एउटा जोखिमपूर्ण स्थानमा छौँ जोखिमबाट बच्नका लागि कमभन्दा कम क्षति हुने स्थिति सिर्जना गर्नका लागि जोखिमबाट बच्नका लागि हामी पूर्व तयारीमा लाग्नुपर्छ हालसम्मको पूर्व तयारी नगर्दा नै अहिले हामीले ठुलो क्षतिको बेहोर्नु परेको छ अव्यवस्थित बसोबासहरू हाम्रा छन् होइन त्यस कारणले व्यवस्थित बसोबाससहित जानुपर्ने भावनाले र पूर्व तयारीको एउटा योजनासहित जानुपर्छ भन्ने कुरा हामीले हाम्रो अध्यक्षले अस्तिको संविधान के व्यवस्थापिका संसदको बैठकमा यी सबै विषयहरूमा सरकारलाई विशेष माग गर्नुभएको छ र हामी सबै अब एकजुट भएर त्यो सबै तयारी समेत गरेर अहिलेको चुनौतीलाई सामना गर्ने कुरामा लाग्नु पर्दछ अहिलेको समाधान भविष्यकोमा पनि हामी त्यसबाट बस्ने गरी जानुपर्छ भन्ने कुरा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रूपमा धारणा राखिएको छ त्यही अनुसार अब राज्यले तयारी गर्नुपर्छ र सबै राजनीतिक पार्टी नागरिक समाज र जनताले पनि यो कुरा बुझ्यो भने यो भावी <clears throat> दिनहरूलाई कम क्षति हामीले बेहोर्ने ठाउँमा पुग्नेछौँ अब देशमा भर्खर भर्खर विकास निर्माण भइराखेको अवस्थामा एउटा ठुलो भूकम्प आयो यसले ठुलो जनधनको क्षति पुर्यायो आयो धेरै भौतिक संरचनाहरू भत्किए ध्वस्त भए अब यो अवस्थामा विकासको अवस्थामा देश अझै पछाडि धकिलिएको अवस्था छ यस्तोमा नेपालको मुहार फेर्न कति समय लाग्छ होला कि विकासमा पनि संविधान निर्माण जस्तै राजनैतिक दलहरू सधैँ जुहारी मात्र खेलिरहने हुन् अब अवश्य पनि यसले क्षति पुर्याउँदा हामीलाई केही न केही पछि त पारेको छ तर फेरि एउटा यो अवसरको रूपमा रहेको छ कि हामी तीव्र रूपमा सबै एकताबद्ध भएर अगाडि बढ्यौँ भने देशको विकासको एउटा आधारशिला पनि यसले खडा गर्नेछ र हामी तीव्र विकासको बाटोमा अगाडि बढ्न सक्छौँ किनभने <clears throat> नवत्की निर्माण हुँदैन पुरानोको अन्त्य भएर नै नयाँ हुने हो त्यस यहाँ यो एउटा ठुलो हामीलाई मार पर्यो तर यो मारबाट सिकेर हामीलाई चेतना पनि नयाँ पैदा हुन्छ एकता पनि नयाँ पैदा हुन्छ र हामी त्यो नयाँ चेतना र नयाँ एकताका आधारमा पुनर्निर्माण र विकासमा हामी जाँदाखेरि त्यो त्यो भएको क्षतिलाई हामी पछि पर्न नदिएर अझ तीव्र गतिमा अगाडि गएर हामी एउटा उपलब्धि हासिल गर्न सक्छौँ भन्ने आत्मविश्वास मलाई छ त्यो अनुसार जानुपर्दछ र संविधान निर्माणको सन्दर्भको विषयलाई पनि यो अहिलेको पैदा भएको राष्ट्रिय एकतालाई यसलाई एउटा सहमतिलाई संविधान निर्माणमा पनि बदलले छिटोभन्दा छिटो संविधानको कुरा पनि टुङ्ग्याउँदै मुख्यत पुनर्निर्माण र उत्पादन र विकास र स्थिरताको दिशातिर अगाडि बढ्ने एउटा अवसर हामीलाई प्राप्त भएको छ त्यतातिर जानुपर्दछ तपाईँकै शब्दमा अहिले एउटा विकासको निम्ति अवसर प्राप्त भएको छ भन्ने कुरा गर्नुभयो यसलाई सदुपयोग कसरी गर्ने यो पनि घुम्ने खतरा कति छ यसलाई हामी कुनै हातमा गुम्न दिँदैनौँ यसको सदुपयोग हामी हर क्षेत्रबाट गर्नेछौँ जन परिचा जनपरिचालन शैक्षिक परिचालन राजनीतिक पार्टी परिचालन राज्यका संयन्त्रको परिचालन र नयाँ संयन्त्रको निर्माण नयाँ संयन्त्रहरूको निर्माण र परिचालन होइन प्राविधिक रूपले पनि भौतिक रूपले पनि आर्थिक रूपले पनि हामी नयाँ ढङ्गले जाने र अर्थ पनि कसरी जुटाउने भन्ने पनि प्रस्तावहरू हाम्रो तर्फबाट राखिएको छ जब भट्टराईजी राख्नुभएको थियो हामी ऋणपत्र जारी गरेर हामी दुई चार खरब पैसाहरू जम्मा गर्न सक्छौँ र विभिन्न उपायहरू हामी हामी हटाउन सक्छौँ हामी आत्मनिर्भर अगाडि बढ्न सक्ने एउटा बाटोबाट बढ्नुपर्छ भनेर उहाँले राख्नुभएको छ अध्यक्ष कमरेडले पनि अस्ति सशक्त रूपमा अबको नेपाललाई कसरी अगाडि बढाउने त पुनर्निर्माण कसरी गर्ने विकास कसरी गर्ने हाम्रो चुनौतीको सामना कसरी गर्ने भन्ने विषयमा पर्याप्त मात्रामा उहाँले मतलब एउटा स्पष्ट दिशा दिनुभएको छ सो अनुसार हामी जानेछौँ र यसलाई दुरुपयोग हामी हुन दिने छैनौँ हामी दुरुपयोग हुने हरेक क्षेत्रमा पुरै वाचजग भएर हामी हेर्नेछौँ र त्यसलाई तत्काल निरूपण गर्दै हामी अगाडि अगाडि बढ्नेछौँ र यो चुनौतीलाई सामना गर्ने एउटा जो अवसर थियो अवसरलाई हामी कुनै आधार चुक्न दिँदैनौँ र अगाडि बढ्छौँ अब नेपाली जनताले विश्वास गर्दा हुन्छ संविधान निर्माणमा जसरी विभिन्न दलले विभिन्न आफ्ना आफ्ना अडान लिए त्यसरी अब भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा त्यसरी सबैको अडान हुँदैन एकमत हुन्छ सबै हामीले त्यही अपेक्षा राखेका छौँ र आज प्रतिपक्षमा भए पनि सरकार बलियो हुनुपर्छ भनेर हामीले भनेका छौँ राष्ट्र बलियो हुन्छ राष्ट्रिय कार्यतालाई बलियो बनाउनुपर्छ जनताको अपेक्षालाई पुरा गर्नुपर्छ जनताको मागलाई पुरा गर्नुपर्छ जनतालाई क्षतिपूर्ति राहत दिनुपर्छ जनतालाई मतलब विश्वासले अगाडि बढ्नुपर्छ र आम स्वयंसेवक परिचालन गर्नुपर्छ भन्ने कुरा हामीले राखेका छौँ त्यही विश्वास साथ यदि कसैले त्यो कुरालाई अवरोध गरेछ भने त्यो जनताले मूल्याङ्कन गरिहाल्छन् आम रूपमा राजनीतिक सहमति त्यसको बाटोबाट नै अगाडि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ हामी कुराकानीको अन्तिम अन्तिमतिर आइसकेका छौँ भूकम्पबाट लाखौँ नेपाली जनता प्रभावित बन्न पुगे सयौँ नेपाली जनता घरबार विहीन बनिसकेका छन् जसले घर गुमाए बस्ने बास छैन अन्तिममा भनिदिनुहोस् त अब उनीहरूले कहिलेसम्म बास पाउँछन् होइन मैले भनिहालेँ यो वर्षाभन्दा अगाडि अस्थायी बास पाउँछन् आगामी वर्षमा उनीहरूको आफ्नो भौ कतिपय ठाउँमा भौगोलिक रूपले पनि त्यो कस्तो भूगर्भीय हिसाबले बस्न लागेको छैन भनेर हेर्न जरुरी छ त्यस्तो अध्ययन गरेर अबको भुइँचालोले आउँदाखेरि पनि खेती गर्न नसक्ने खालको संरचनाहरू कसरी बनाउने भन्ने एउटा प्राविधिक रूपले त्यसको मूल्याङ्कन गरेर स्थायी बसोबासको लागि आगामी वर्षमा त्यो काम प्रारम्भ भएर केही समयमा पुरा होला अस्थायी बसोबास यो वर्षा वर्षाभन्दा अगाडि नै सबैले प्राप्त गर्नेछ हस् कुराकानीको लागि समय दिइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद हवस् रेडियो र लगायत यहाँलाई धन्यवाद हवस् त श्रोता आजको लागि कार्यक्रम आजका कुराको निर्धारित समय यही सकिएको छ हामीले भूकम्प विषयमा भूकम्प पीडितहरूको लागि एकीकृत नेकपा माओवादीले के गरिरहेको छ भन्ने विषयमा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा स्वयंसेवक परिचालन समितिका संयोजक जनार्दन शर्मा प्रभाकरसँग कुराकानी यति यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता प्रविधिका मित्र खिमानन्द शर्मालाई पनि धेरै धेरै धन्यवाद हामी पर्सि मङ्गलबार यही समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर तपाईँको माझमा आउनेछौँ त्यतिन्जेलसम्मको लागि कार्यक्रमबाट म मनिष खड्का बिदा हुन्छु नमस्कार भई सुखको प्यासी बनेर हो हाम्रै परिवार हाम्रै समाज र हाम्रै देशका महिला दिदी बहिनी जो युग युगदेखि शोषण दमनको जाँतोमा पिल्सिरहेका छन् एक सिक्काको दुई पाटा भएर पनि आधा धरती आधा आकाशको हिस्सेदार भएर पनि